सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारोग ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उप उपचार भइरहेको सहर जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा भिजा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्सल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई main road Tadhi phone number शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि सुनो हजुर यस अर्पण खबरको साथमा Jay Galeshwor real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ मल्टिलर्निङ एकाडेमी साइन्स र टेस्ट नदी मात्र र पाइने साथै कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने मल्टिलर्निङ खैरानी नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच समयका हातसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको अपरान्न चार बजीको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सुचिता हुमाल अब खबर विस्तारमा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पूर्वाग्रह र कटुतापूर्ण टिप्पणी गरेर पार्टी नव महाधिवेशनलाई मुख्य एजेन्डाबाट बराल्न खोजिएको भन्दै दुःख व्यक्त गर्नुभएको छ ओलीले आफू अस्वस्थ प्रतिस्पर्धा नगर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ काठमाडौँमा पत्रकार सम्मेलन गरेर अध्यक्षका दावेदार नेता ओलीले आगामी दिनमा पार्टीलाई सामूहिक नेतृत्वका साथ अगाडि बढाउनु परेमा जोड दिनुभयो उहाँले अहिले आफ्नो निजी जीवन वितरणका बारेमा टिप्पणी गरिए पनि भोलि जिम्मेवारी दिँदा योग्यता क्षमता र योगदानका आधारमा दिने बताउनुभयो पार्टीमा योजनाबद्ध ढङ्गले नेतृत्व विकास गर्ने पद्धति स्थापित हुन नसकेको र पार्टी नेतृत्व फेरि पनि घुमाइ फिराई सीमित व्यक्तिकै वरिपरि रहने स्थितिको अन्त्य गर्न आफूले नेतृत्व हस्तान्तरणको कुरा उठाएको र आफू अध्यक्ष बन्न खोजेको प्रष्टीकरण दिनुभयो नेपालका लागि भारतीय र अमेरिकी राजदूत नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् भारतीय राजदूत रञ्जित रे र अमेरिकी राजदूत पिटर डब्लु बोडीले नेता नेपालसँग बिहान छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको हो भेटमा उहाँहरू बीच नेपालको विकास प्राथमिकता आर्थिक सहयोग मुलुकको पछिल्लो राजनैतिक अवस्था र नेकपा एमालेको महाधिवेशनका बारेमा कुराकानी भएको छ नेता नेपालले एमाले महाधिवेशनको सन्दर्भमा पार्टीभित्र नीति र वैचारिक बहस प्रधान भएको र यसको अभ्यास गरिरहेको बताउँदै सकेसम्म सहमतिबाट र नभए चुनाव गरेर नेतृत्व चयन गर्ने बताउनु भएको उहाँको स्वकीय सचिव मोहन गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोकिएको समयमा संविधान बन्न नसक्ने दावी गर्नुभएको छ पार्टीको सिक्किम महाकाली राज्य स्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले नेपाली कंग्रेस र नेकपा एमाले यथास्थितिवादी संविधान बनाउन खोजेकाले तोकिएको समयमा संविधान बन्न नसक्ने दावी गर्नु भएको हो संविधान सभाले आउँदो माकाट गते संविधान जारी गर्ने कार्यतालिका सार्वजनिक गरेको र राजनीतिक दलहरूले एक वर्षभित्र संविधान जारी गर्ने बताइरहेका बेला माओवादी अध्यक्ष प्रचण्डको यस्तो धारणा आएको हो आज डरेलधुरामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संविधान बनाउनका लागि सबैले लचकता देखाउनु पर्ने बताउनु भएको हो प्रचण्डले मालिकका कारण अहिलेसम्म छब्बिसजना सभासदको मनोनयन हुन नसकेको आरोप समेत लगाउनु अर्को प्रसङ्गमा उहाँले दाहाल एकीकृत नेकपा माओवादीले एकल जाति राज्यको पक्षमा नरहेको बताउनु भएको छ नेकपा एमाले र नेपाली कङ्ग्रेसले हल्ला फैलाए जस्तो यो नेकपा माओवादी जातीय राज्यको पक्षमा कहिले पनि नरहेको दाहालले जिकिर गर्नुभयो विश्वमा शरणार्थीको संख्या पचास मिलियन रहेको संयुक्त राष्ट्र संघले जनाएको छ संयुक्त राष्ट्र संघ शरणार्थी उच्च आयोगका अनुसार सन् दुई हजार तेह्रमा विश्वमा शरणार्थीको संख्या दोस्रो विश्वयुद्ध यताकै उच्च रहेको जनाएको छ सन् दुई हजार बाह्रको तुलनामा सन् दुई हजार तेह्रमा विश्वमा शरणार्थीको संख्या छ मिलियनले वृद्धि भएको उच्च नियोगको प्रतिवेदनमा उल्लेख छ शरणार्थीको संख्या नाटकीय रूपमा वृद्धि हुनुले शरणार्थीहरूलाई सहयोग गर्दै आएका संस्थाका लागि चुनौतीपूर्ण भएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्च आयोगका प्रमुख एन्टोनियो ग्युटेरेसलाई बताएका छन् पछिल्ला समयमा सिरिया मध्य अफ्रिका तथा दक्षिणी सुडानमा चर्किएको द्वन्द्वका कारण त्यहाँका कैयौँ मानिसहरू देश छोड्न बाध्य भएकोले पनि शरणार्थीको सङ्ख्यामा वृद्धि भएको अधिकारीहरूको बुझाइ छ र विश्वकप फुटबल अन्तर्गत आज पनि तीनवटा खेल हुने भएका छन् ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत आज समूह डीको इटाली र कोस्टारिका राति पाउने दस बजे भिन्नेछन् पहिलो खेलमा विजय भएका दुवै टिम आजको खेलमा विजय हुने अन्तिम सोह्रभित्र पर्ने प्रयासमा हुनेछन् इटलीले इग्ल्यान्डलाई र कुष्टारिकाले उरुगेलाई पराजित गरेका थिए प्रतियोगितामा कुष्टारिका इटली र उरुगेको समान तिन तिन अङ्क यसै गरी राति पाउने एक बजे हुने अर्को खेलमा स्विजरल्यान्ड र फ्रान्स भिन्नेछन् समूह इमा रहेका यी दुवै टिमले पहिलो खेल जितेकाले आज पनि विजयी साथ अन्तिम सोह्रमा स्थान पक्का हुनेछ सोही समूहमा रहेका इक्वेटर र होन्डुरस बिहान पाउने चार बजे आम्ने सामने हुनेछन् यी दुवै टिमले पहिलो खेल गुमाएकाले आज जित्ने पनि दबाव छ हवस् त अपरान्न चार बजीको अर्पण खबर सकियो सुजिता हमाल बिता भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwor real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र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 पाँच एकसठी आठ सय चालिस मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास को डिस्कभर बाइक एक सय को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare parts तथा दक्ष र अनुभवी मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस छोरा कस्तो लाग्यो त हुनेवाला बुहारी हुनेवाला बुहारी त साह्रै राम्री छिन् अनि यो घरको डेकोरेसन झनै राम्रो बरु बुबा हुनेवाला सम्धिसँग सोध्नुहोस् न यी सबै मार्बल टाइल्स अनि सेनेटरिजका सामानहरू कहाँबाट ल्याएको अनि यो डेकोरेसन कसले गरेको हाम्रो घरमा पनि त्यहीँबाट ल्याउनु पर्यो क्या अनि त म पनि खुसी तपाईँकी बुहारी पनि खुसी ए यी सामानहरू अनि यो डेकोरेसन सबै हाकिमचोकको भर्तुर मिनी मार्केटमा रहेको पूजा